नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगासँगै इन्टरनेट अनलाइनमा डब्लूडब्लूडब्लू dot radio Arpan dot com dot एनपीबाट संसारभरि के साथ सुनिरहनु भएको बिहान एघार बजेको अर्पण खबरमा तपाईँलाई स्वागत छ म सुजिता हमाल अब खबर विस्तारमा लगानीलाई प्रोत्साहित गर्ने गरी आसम मौद्रिक नीति ल्याइने भएको छ नेपाल राष्ट्र बैंकले मंगे नियन्त्रण लगानीलाई प्राथमिकता दिएर मौद्रिक नीति ल्याउन लागेको हो नीतिका विषयमा आज बिहान बस्ने संचालक समितिको बैठकले अन्तिम टुङ्गो लगाउने जनाएको छ भर्खरै आएको नयाँ बजेटले गरेको प्रक्षेपण अनुसार मूल्य वृद्धिलाई तय गरेर मध्याह मैत्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैंकले जनाएको छ आज आउन लागेको मौद्रिक नीतिले छ प्रतिशतको आर्थिक वृद्धि दर गर्ने सरकारी लक्ष्यलाई सघाउने गरी लगानीको वातावरण बनाउन लगानीको वातावरण खुकुलो बनाउने भएको छ विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउने उपाय बारे निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गर्दैछ विदेशमा रहेका नेपालीलाई कसरी मतदानमा सहभागी गराउन सकिन्छ भन्ने विषयमा संविधान सभामा रहेका दलहरूसँग सुझाव लिन प्रमुख निर्वाचन आयुक्त लीलकण्ठ उप्रेतीले जानकारी दिनुभयो दिउँसो आयोगमा हुने छलफलमा आयोगले गरेको अध्ययन र त्यसलाई कार्यान्वयन गर्ने बारे छलफल हुने उप्रेतीले बताउनुभयो यसअघि आयोगका आयुक्त डाक्टर रामभक्त पीबी ठाकुरको संयोजकत्वमा बनेको कार्यदलले विदेशमा रहेका नेपालीको मताधिकार सुरक्षित गर्ने उपायबारे अध्ययन गरी प्रतिवेदन बुझाएको छ कार्यदलले शुरूमा पाँचवटा देशबाट परीक्षणको रूपमा नाम दर्ता गर्ने काम शुरू गर्न सुझाव दिएको थियो विदेशमा पैंतिस लाख भन्दा धेरै नेपाली रहेको अनुमान छ नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटिको पहिलो बैठक बस्नेछ बैठक पार्टीको मुख्यालय मदन नगर बल्खुमा आज दिउँसो एक बजे बस्नेछ नवौं महाधिवेशनपछि पहिलो पटक बस्न लागेको केन्द्रीय कमिटिको पहिलो बैठकमा परिचयात्मक तथा सामान्य विषयमा छलफल हुने सचिव प्रदीप गेवालीले जानकारी दिनुभयो पहिलो बैठक भएकाले खास एजेण्डा नरहेकाले नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूबीच आपसी परिचयात्मक कार्यक्रम हुनेछ यसअघि नवौं महाधिवेशनले केपी शर्मा ओलीको अध्यक्षतामा एक सय अन्ठाउन्न सदस्यीय केन्द्रीय कमिटि चयन गरेको थियो महामानव बीपी कोइर्लाको शतवार्षिकीको अवसरमा आज रत्नगर दश स्थित श्रीकृष्ण प्रणामी मन्दिरमा रहेका वृद्ध वृद्धलाई फलफूल वितरण गरिएको छ नेपाली कंग्रेस रत्नगर नगर समितिले कोइर्लाको शतवार्षिकीको अवसरमा मन्दिरमा रहेका बीसना वृद्ध वृद्धलाई फलफूल वितरण गरेको हो शतवार्षिकी मनाउने साप्ताहिक कार्यक्रम अन्तर्गत वृद्ध वृद्धलाई फलफूल वितरण गरिएको नगर सभापति रूपन राज घिमिरेले जानकारी दिनुभयो पूर्व सांसद एकनाथ राणा भाटको प्रमुख आतिथ्य नेतृत्वमा भएको कार्यक्रममा सेनानी संघको केन्द्रीय सदस्य तेर्लोसन निर्मल पौडेल कंग्रेस जिल्ला सदस्यहरू किशोर चन्द खेमिरे निमराज पौडेल पण्डित रोहित महाराजी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तिलक शर्मा पौडेल युवा परिषदका जिल्ला अध्यक्ष जगदेश शर्मा लगायतले मन्तव्य राखेका थिए कार्यक्रममा ओडा सभापति विष्णु ओसाको अध्यक्षतामा भएको थियो साप्ताहिक कार्यक्रम अन्तर्गत भोलि सौराहा चोकमा खुल्ला रक्तदान कार्यक्रम गर्ने नगर समितिले जनाएको छ मलेसियन एयरलाइन्सको जेट विमान दुर्घटनामा युक्रेनमा दुर्घटना हुँदा दुई सय अन्ठानब्बे जनाको स्यान गएको छ नेदरल्याण्डसको एमस्टरबाट कोलालम्बर फोरका लागि ओडेको एमएस सत्र कलसाइन भएको बैङ सात सय सतहत्तर विमान रुससँग सीमा जोडिएको युक्रेनको ग्राभो गाउँमा दुर्घटनामा परेको बीबीसीले जनाएको छ मलेसियन एयरलाइन्सले दुर्घटनामा स्यान गुमाउनेमा दुई सय यात्रा र चालक दलका पन्ध्र सदस्य रहेको जनाएको छ विमानमा सबैभन्दा धेरै नेदरल्याण्डसका एक स्वर्ण जना अस्ट्रेलियाका जना चालक दलका सदस्य सहित मलेसियाका त्रिचालिसजना इण्डोनेसियाका जना र बेलायतका नौजना रहेका छन् जर्मनी बेल्जियम फिलिपिन्स र क्यानाडाबाट आएका सहित जना अरू यात्रुको देश खुल्न सकेको छैन यात्रु मध्ये धेरै जसो अस्ट्रेलियाको बेलमनमा हुन लागेको एचआईभी एड्स सम्बन्धित अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन जान लागेका अस्ट्रेलियन अधिकारीहरूले सुनाएका छन् युक्रेन सरकार र रूस समर्थक विद्रोही दुवैले एकअर्कालाई विमान खसालेको आरोप लगाएका छन् विमान नेदरल्याण्डसबाट उठेको चार घण्टापछि रुसको उडान क्षेत्रमा प्रवेश गर्ने क्रममा सम्पर्क बिन भएको थियो युक्रेन सरकारले रूस समर्थक विद्रोहीको नियन्त्रण क्षेत्रमा विमान दुर्घटनामा परेको र विद्रोहीले नै मिसाइल प्रहार गरी विमान खसालेको दावी गरेको छ विद्रोहीलाई विमान खसाल्ने मिसाइल रुसले उपलब्ध गराएको युक्रेनले बताएको छ तर विद्रोही लडाकुले भने युक्रेन सरकारले नै विमानमा आक्रमण गरेको आरोप लगाएको छ बिहान एघार बजेको अर्पण खबर सकियो सुजिता हमाल बिता नमस्कार यस अर्पण खबरको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर चितवन पूर्व पश्चिम राजमार्ग अन्तर्गत चैनपुर चोकबाट बाह्र सय मिटर उत्तरतर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ठुक्क हुनुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचारी पेट्रोल संगे फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी देखि दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट का फिटिंग सामानहरू दक्ष प्लम्बर पेट्रोलको व्यवस्थाका साथै एसियन को आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युड मल्टिलर्निङ एकाडेमी म्याथ साइंस र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इंग्लिश जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटीच्यूट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा नारायणी डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चार बाहन्न छयालिस एक सय चौरात्तर चितवनमै सबैभन्दा ठुलो जर्मनी अफसेट मेसिन हाइडल वर्ग र चेक मेसिनद्वारा एकै साथ रङ्गीन छपाई गर्ने एक मात्र छापाखाना क्वालिटी प्रेस छापाखाना भरतपुर दस चितवन विद्युत प्राधिकरण अगाडि फोन शून्य छप्पन्न पाँच छब्बिस सात सय एक मोबाइल अन्ठानब्बे पाँच पचास अन्ठाउन्न शून्य अडचालिस द नेक्स्ट एजुकेसन कन्सल्टेन्सी आइएल्समा राम्रो नतिजा ल्याउने तपाईँको सपना द नेक्स्ट एजुकेसनले साकार पार्छ the next education consultancy private limited लाइन सोप Narayangarh phone zero five six five seven one zero nine one five seven one zero nine one लागि सुनो हजुर मेरो आफ्नै शान छ मेरो आफ्नै स्टाइल छ मेरो छुट्टै पर्फर्मेन्स छ किनकि मसँग आशीर्वाद अटोमोबाइल्स प्रालीबाट खरिद गरेको बाइक छ मेरो विश्वास मेरो सहारा आशीर्वाद अटोमोबाइल्स प्राली दुई सय सिसी एनएस तथा दुई सय बिस का पल्सर बाइकहरू विश्वमै सर्वाधिक बिक्री हुने पिकअप र माइलेज राम्रो भएको एक सय पच्चिस र एक सय पचास को डिस्कभर बाइक एक सय सिसी को प्लाटिना बाइकहरू पाइन्छ साथमा फाइनान्स सुविधा exchange offer genuine spare part तथा दक्ष र अनुभवी मेकानिक मेकानिकद्वारा सर्भिसको सुविधा बजाज कम्पनीको बाइकको आधिकारिक विक्रेता आशीर्वाद अटोमोबाइल्स प्राली खैरनी चार मगनी चोक पर्सा फोन नम्बर शून्य छप्पन्न पाँच तिरासी एक सय छयत्तर मोबाइल अन्ठानब्बे चार एकाउन्न बाह्र शून्य बत्तिस कसरी आयो उनीहरूले चाहिँ प्रभु नेपालमा लोडसेडिङ बढ्यो उनीहरूले चाहिँ अँध्यारोमा छमछम गरेर हिँड्दै हिँड्दै यहाँ पो आइपुगेको छ भने प्रभु उनीहरूलाई <laughs> चैनपुर एक पहिरा चोकमा रहेको रिस्टोर सन सोलर एन्ड सप्लायर्सबाट सोलर बत्ती जोडेर घर उज्यालो बनाऊ जाऊ आफ्नै ठाउँमा फर्केर जाऊ सोलर वाटर हिटर सोलर बत्ती सेट इन्भर्टर सोलर ब्याट्री पाइनुका साथै मर्मत पनि गरिन्छ तथा हामी कहाँ डिसोम पनि उपलब्ध छ सम्पर्क restore sun solar and supplies Sainpur एक बहिरा चोक चितवन प्रोपराइटर किरण तिवारी मोबाइल अन्ठानब्बे चार पचास बयानब्बे चार सय चौरानब्बे फोन नम्बर शून्य छपन्न छ बयानब्बे सात सय पाँच अब सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा हामी कहाँ TV deep fridge washing machine vacuum cleaner पाइनुका साथै एलसिडी र एलइडी टिभीहरू पनि उपलब्ध छन् चौधरी ग्रुपद्वारा वितरित एलजी तोसिबा क्याबिनेटर लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ पुनश्च होम डेलिभरीको सुविधाका साथै सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू मर्मत पनि गरिन्छ सम्पूर्ण इलेक्ट्रोनिक सामानहरूको एक मात्र विकल्प अन्नपूर्ण इम्पोरियम रनपा चौरा चोक चितवन मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास बैसठी चार सय आठ अन्ठानब्बे चार पचास त्रिचालिस नौ सय चौन्न विज्ञापनमा होइन गुणस्तरमा ध्यान दिउँ शिवशक्ति कङ्क्रिटलाई सधैँ सम्झ्यौँ सधैँ सम्झ्यौँ हजुर block ring pole pillar design डिजाइनका थ्री पिस रेलिङ साइज साइजका आकर्षक मूर्ति लगायत विभिन्न किसिमका सिमेन्ट सामग्रीहरू चाहिएमा हामीलाई सम्झनुहोस् सम्झनुहोस् पुनश्च एकै दिनमा तयार गरिने सिमेन्ट खाबोको घर गोठ र कुखुराको खोरहरू छिटो छरितो र ग्यारेन्टीका साथ तयार पनि गरिन्छ सम्पर्क शिवशक्ति कङ्क्रिट उद्योग रत्नगर तिन बेल्सी हाइवेसँगै प्रोप्राइटर अर्जुन पुरी मोबाइल अन्ठानब्बे चार पचास छप्पन्न चार सय चौध ए भाउजू कता हिँड्नुभयो हेर्नुहोस् न बाबु छोरीको जापान जाने भिसा लाग्यो पैसाको बन्दोबस्त गर्न हिँडेको नि एक हप्ता अगाडि मात्रै छोरीको भिजा लागेन भन्नुभएको होइन र त्यो त हो नि बाबु तर टाढी पुल नजिकै रहेको ओकायामा कन्सल्टेन्सीमा विगतमा तथा अहिले भिसा नलागेका स्टुडेन्टलाई एक हप्ता होल्ड गराएर भिसा लगाइदो रहेछ नि ओकायामा त अरू कन्सल्टेन्सी भन्दा धेरै फरक रहेछ नि सम्पर्क ओकायामा कन्सल्टेन्सी प्राली टाढी पुल नजिकै executive director Puja Kubhar mobile अन्ठानब्बे चार एकाउन्न साठी छ सय अन्ठानब्बे फोन नम्बर शून्य छप्पन्न पाँच साठी छ सय अन्ठानब्बे साथमा शान्त वातावरणमा अनुभवी शिक्षकहरूद्वारा जापानिज ल्याङ्ग्वेज सिकाइनुका साथै न्युजिल्यान्ड जान चाहनेहरूका लागि परामर्श दिइन्छ ओहो रमेश दाई घर त बनाएर भ्याउनु भएछ है घर बनाएर त भ्याइयो भाइ तर घरले पूर्णता पाएको छैन के भन्नु भएको दाईले घर तयार छ पेन्टिङ भइसक्यो फर्निचर रेडी छ अनि के बाँकी छ र पूर्णता हुन <laughs> सबै कुरा त भयो तर श्री डिजिटल ओल्डबाट fridge TV washing machine laptop computer आदि नलाइकन घर कसरी पूर्ण हुन्छ हजुर सुपथ मूल्यमा घरायसी विद्युतीय सामानहरू पाइने विश्वासिलो ठाउँ श्री डिजिटल ओल्ड रत्नगर दुई टाढी बजार टाढी सन्धे फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी तिन सय पचासी मोबाइल अन्ठानब्बे पाँच पचास पचपन्न नौ सय एकहत्तर चौबन्दीमा